नेपाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा करने कार्यक्रम गजल गजल गजल ಬಿಂಬ अमृत भनी पिए जहर यसपटक पनि अमृत भनी पिए जहर यसपटक पनि सकिएन गर्न ठहर यसपटक पनि अमृत भनी पिएँ जहर यसपटक पनि भेटिएन पानी कतै आगो निभाउने भेटिएन पानी कतै आगो निभाउने जलिरह्यो मनको सहर यसपटक पनि अमृत भनी पिए जहर यसपटक पनि मेरो जस्तै तिम्रो पनि मनको तलाउमा मेरो जस्तै तिम्रो पनि मनको तलाउमा उठेन खै कुनै लहर यसपटक पनि अमृत भनी पिए जहर यसपटक पनि झुल्किएन घाम अझै निख्रिएन बादल झुल्किएन घाम अझै निख्रिएन बादल अधुरै भो मेरो सफर यसपटक पनि अमृत भनी पिए जहर यसपटक पनि सकिएन गर्न ठहर यसपटक पनि हजुर अमृत भनी पिए जहर यसपटक पनि सकिएन गर्न ठहर यसपटक पनि अछामको पहिलो गजल पत्रिका उषा किरणको छैठो अङ्कबाट साभार गरिएको चर्चित गजलकार रवि प्राञ्जलको यो गजल वाचन सँगसँगै कार्यक्रम गजल बिम्बको पर्खाइमा बस्नुभएका सम्पूर्ण मित्रहरूमा हार्दिक हार्दिक नमस्कार मित्रहरू गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब हरेक हप्ताको यसै समयमा काठमाडौँमा radio Bagmati FM hundred seven point घाज बाँकीको नेपालगञ्जमा radio Bageshwari FM ninety four point six megahertz त्यसै गरी बाँकीकै नेपालगञ्जमा radio Bheri Awaaz ninety five point six megahertz लम्की कैलालीमा हाम्रो Malika FM ninety nine megahertz टिकापुर कैलालीमा काइड्स FM ninety one point eight megahertz त्यसै गरी कैलालीमै रहेको Sunaulo FM hundred five point six megahertz अछामको मगल सैनमा रहेको radio society FM eighty nine मेघाल्स त्यसै गरी अनलाइन रेडियो छारी अनि अनलाइन रेडियो अक्सिजन मार्फत हामीलाई सुन्दै आउनु भएको छ र यो कार्यक्रम तपाईँले विभिन्न अनलाइन रेडियो अनि रेडियोको फ्रिक्वेन्सीबाट सुन्न पाउनु भएको छैन भने चिसापानी ब्लग मार्फत डाउनलोड गरेर सुन्न सक्नुहुन्छ जसको website W W W dot Chisapani Nepal dot blogspot dot com र यस ठेगाना मार्फत धेरै मित्रहरूले स्वदेश तथा विदेशमा रहेका कैयौँ मित्रहरू जो नेपाली साहित्यमा कलम चलाउनुहुन्छ उहाँहरूले सुन्नुहुन्छ डाउनलोड गरेर भए पनि र उहाँहरूले सुनिरहँदा सल्लाह सुझाव प्रतिक्रियाहरू पनि हामीलाई दिनुहुन्छ उहाँहरूका सल्लाह सुझाव प्रतिक्रिया अनुसार हामी अगाडि बढिरहेका हुन्छौँ आजको यो गजलबिम्बको अर्को नौलो बसाइ लिएर हामी उपस्थित भइसकेका छौँ र विभिन्न रेडियो मार्फत साथ रहेको छ विभिन्न प्राविधिक मित्रहरूको उत्पादन सहयोगी अञ्जनराज ठकुरीसँगै म कार्यक्रम सञ्चालक रोहित शाही अनुरागी नेपाली साहित्यको सशक्त विधा गजल जसको संरक्षण सम्वर्धन चर्चा परिचर्चा तथा समकालीन गजलकारका गजल उठाउँदै हामीले यो कार्यक्रमलाई अगाडि बढिरहेका हुन्छौँ र कुनै दिन अतिथि गजलकारलाई स्टुडियोमा निम्त्याउँछौँ उहाँसँग भलाकुसारी गर्छौँ कुनै दिन विभिन्न पत्रिका पुस्तकहरूबाट साभार गरेर गजल वाचन गर्छौँ कुनै दिन हाम्रो फेसबुक र इमेल ठेगानामा प्राप्त भएका गजल वाचन गर्छौँ यसरी कार्यक्रम गजल गजलबिम्बको व्यवसायलाई हामीले अगाडि बढाउँदै आएका छौँ आजको गजल गजलबिम्बको व्यवसाय केही मित्रहरू जो फेसबुकमा साथी हुनुहुन्छ भने उहाँहरूले त थाहा पाइसक्नु भएको छ र जो फेसबुकमा साथी हुनुहुन्न भने अब उहाँहरूको यो धैर्यतालाई मैले टुटाउन चाहँदैन अछामको पहिलो गजल पत्रिका उषा किरणको छैटौँ अङ्कबाट म केही गजल साभार गर्नेछु मैले आजको गजल बिम्बको व्यवसाय चर्चित गजलकार रवि प्राञ्जल को यस अमृत भनी पिय जहर यसपटक पनि सकिएन गर्न ठहर यसपटक पनि यो गजल वाचन गर्दै आजको व्यवसायलाई शुभारम्भ गरेको छु जो रवि प्राञ्जल हामीले अग्रज गजलकारका रूपमा नाम लिएका छौँ उहाँबाट धेरै कुरा सिकेका छौँ र उहाँका गजलबाट हामीले कसरी गजल लेख्ने गजलको सिद्धान्त के हो गजलका रूपरेखा के हुन् गजल कुन शैलीमा लेखिन्छ त भन्ने कुरा केही अग्रजसँग सङ्गत गरेर हामीले त्यो शैलीमा नभागन्तु गजलकारले गजल लेख्नुहुन्छ र अग्रजका गजल पढौँ अनि गजल लेखौँ जस्तो मलाई लाग्छ र तपाईँले कुनै पनि कुराको अध्ययन गर्नु भएन भने तपाईँ सहजै तरिकाले कुनै पनि साहित्य सिर्जना गर्न सक्नुहुन्न र तपाईँ साहित्य सिर्जना गर्नुहुन्छ भने अग्रज साहित्यकारका बुकहरू पढ्नुहोस् उहाँहरूका सिर्जनाहरू पढ्नुहोस् अनि त्यही अनुसार साहित्य सिर्जनामा कलम चलाउनुहोस् भन्न चाहन्छौँ हामी गजल बिम्बको तर्फबाट गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब हो आज उषा किरणबाट हामी केही गजल साभार गर्नेछौँ यो गजल पत्रिकाका प्रधान सम्पादक हिमाल उदासी हुनुहुन्छ सम्पादक कमल सङ्घर्ष र मनोज विवश हुनुहुन्छ विशेष सहयोगीमा एकेन्द्र खड्का जीवन सरोवर रमेश वेदना प्रेम सागर पाण्डे मिलन मधुमासी शिशिर सुरेश हुनुहुन्छ प्रेरक व्यक्तित्वको रूपमा ललिजन रावललाई लिएको छ जो रेडियो नेपालमा आबद्ध हुनुहुन्छ लामो समयदेखि अग्रज गजलकारका रूपमा हामीले लैजन रावलको नाम सुन्दै आएका छौँ उहाँका साहित्य सिर्जनाबाट पनि केही पाठ हामीले सिकेका छौँ संरक्षकको रूपमा पूर्णबन्धन पुष्पराज भट्ट हुनुहुन्छ सल्लाहकारको रूपमा पूर्ण राहुल एमपी पाण्डे भरत रोदन साउद पूर्ण कुमार राहुल मायालो हुनुहुन्छ र असामको पहिलो गजल पत्रिका उषा किरणको छैठो अङ्कबाट म केही गजल वाचन गर्नेछु र आजको व्यवसायलाई अगाडि बढाउनेछु अब चाहिँ निरन्तर रूपमा गजल वाचन गर्नुपर्छ केही साङ्गीतिक गजल पनि छन् ती साङ्गीतिक गजल राखेर रा, यो समयमा तपाईँलाई मन्त्रमुक्त बनाउनेछौँ एक्लो भएको आभास नगरिदिनुहोला चर्चित गजलकार रवि पराञ्चलको गजल वाचन सँगै आजको यो व्यवसाय शुभारम्भ गरेको छु अब म अर्को गजल वाचन गर्छु गाजरा अछामकै नारी गजलकार हुनुहुन्छ रुकमणी शर्माको गजल यो क्रममा म राजी खुसी जाँदैछु जन्जिरमा म राजी खुसी जाँदैछु जन्जिरमा जस्तो भक्त गएको छ मन्दिरमा म राजी खुसी जाँदैछु जन्जिरमा बुझाउनु थियो यसरी चित्त बुझाएँ बुझाउनु थियो यसरी चित्त बुझाएँ कहाँ पाइन्छ नलेखेको तकदिरमा राजी खुसी जाँदैछु जन्जिरमा एक आँखा खोल्ने आसमा गएकी आमा एक आँखा खोल्ने आसमा गएकी आमा दुवै गुमाएर आउनुभयो शिविरमा म राजी खुसी जाँदैछु जन्जिरमा ए जुन उदाइरहनु म हेरिरहँला ए जुन उदाइरहनु म हेरिरहँला दाँच्नु छ तलाई कसैको तस्बिरमा म राजी खुसी जाँदैछु जन्जिरमा लाग्छ फुलको पनि भाग्य हुनुपर्छ लाग्छ फुलको पनि भाग्य हुनुपर्छ कसैको पैतलामा कसैको शिरमा म राजी खुसी जाँदैछु जन्जिरमा जस्तो भक्त गएको छ मन्दिरमा म राजी खुसी जाँदैछु जन्जिरमा जस्तो भक्त गएको छ मन्दिरमा रुक्मणी शर्माको गजल वाचन गरे गाजरा अछामकी नारी स्रष्टा हुनुहुन्छ उहाँ पनि निकै मिठा मिठा साहित्य सिर्जना लेख्नुहुन्छ उहाँप्रति म निकै आभारी छु आगामी दिनमा पनि यस्ता साहित्य सिर्जनाहरू यस्तै गजल सुन्न पाऊँ र हामी बिपी अस्तुको गजल वाचन गर्छु टिकापुर कैलालीका गजलकार हुनुहुन्छ वाचन गर्छु गजल बिम्बुमा बिपी अस्तुको गजल धेरै कुर्नु पर्दैन अब रमाउनलाई धेरै कुर्नु पर्दैन अब रमाउनलाई रात काट्नै पर्छ सूर्य उदाउनलाई धेरै कुर्नु पर्दैन अब रमाउनलाई त्यो बन्दुक सक्दैन प्रमाणित भइसक्यो त्यो बन्दुक सक्दैन प्रमाणित भइसक्यो आऊ कलम पट्काउ गाउँ जमाउनलाई धेरै कुर्नु पर्दैन अब रमाउनलाई सरकारले रासनमा ढुङ्गा पठाएको थियो सरकारले रासनमा ढुङ्गा पठाएको थियो तिम्रा वसन्त के हुन् र पचाउनलाई धेरै कुर्नु पर्दैन अब रमाउनलाई यो मुटु रेटेर धुन निकाल्न सिकिराख है यो मुटु रेटेर धुन निकाल्न सि सधैँ सारङ्गी पाइन्न साथी बजाउनलाई धेरै कुर्नु पर्दैन अब रमाउनलाई एक कोठा होस् झ्याल र तिम्रो याद होस् एक कोठा होस् झ्याल र तिम्रो याद होस् अनि सहर चाहिन्न म हराउनलाई धेरै कुर्नु पर्दैन अब रमाउनलाई रात काट्नै पर्छ सूर्य उदाउनलाई टिकापुर कैलालीका गजलकार बिपी अस्तुको गजल वाचन गरे उषा किरणको मैले छैटो अङ्कबाट केही गजल साभार गरेर वाचन गरिरहेको छु केही गजल वाचन गरिसकेपछि मैले एउटा साङ्गीतिक गजल राख्नुपर्छ साङ्गीतिक गजल राख्ने क्रममा कुन मोडमा ल्याइ छोडिदियो न अघि बढ्न दियो न मोडिदेऊ शक्ति बल्लभको आवाजमा सजिएको यो साङ्गीतिक गजल कुन मोडमा ल्याइ छोडिदियो कुन मोडमा ल्याइ छोडिदियो न अघि बढ्न दियो न छोडेर सपना ती मिठा मिठा बाँडेर सपना ती मिठा मिठा बाँडेर सपना ती मिठा मिठा सपना तिमीठा मिठा मिठा विश्वास र भरोसा तोडिदियौ विश्वास र भरोसा तोडिदियौ न अघि बढ्न दियो न मोडी त्यही छोडिदियो दिन्छु भने थियो सुख खुसी नै दिन्छु भने थियो सुख खुसी नै दिन्छु भने थियो सुख खुसी नै सुख खुसी नै सुरतारा आहत पो जोडी दियो तारा आहत पो जोडी दियो न अघि बढ्न दियो न मोडी दियो कुन मोडमा ल्याई छोडी दियो र पाथर बिच मुटुमा हानी र पाथर बिच मुटुमा हाने र पाथर बिच मुटुमा बिच मुटु छेउमा सिसाको महल झै फोडिदियो सिसाको महल झै फोडिदियो न अघि बढ्न दियो न मोडिदियो कुन मोडमा ल्याइ छोड नेपाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा करने कार्यक्रम गजल गजल गजल कसैका टुक्का सुनेर कसैका उखान सुनेर कसैका टुक्का सुनेर कसैका उखान सुनेर प्रभावित हुन्छौँ हामी राष्ट्रिय गान सुनेर कसैका टुक्का सुनेर कसैका उखान सुनेर बाबु व्यवचारी थियो बराजुले देश बेच्यो बाबु व्यवचारी थियो बराजुले देश बेच्यो कस्तो सोच्दा हुन् तिनका सन्तान सुनेर कसैका टुक्का सुनेर कसैका उखान सुनेर तिमी कङ्गाल तिम्रो देश कङ्गाल भनेको भनै छ तिमी कङ्गाल तिम्रो देश कङ्गाल भनेको भनै छ अव्यस्त भइयो बाँच्न अपमान सुनेर कसैका टुक्का सुनेर कसैका उखान सुनेर खबर चलन यस्तै छ यस देशको अचम्म नमान्नु खबर चलन यस्तै छ यस देशको अचम्म नमान्नु सज्जनलाई सजाए भ्रष्टलाई सम्मान सुनेर कसैका टुक्का सुनेर कसैका उखान सुनेर लाटै भए हुन्थ्यो बरु बुङ्गै भए हुन्थ्यो लाटै भए हुन्थ्यो बरु बुङ्गै भए हुन्थ्यो दुःख पाइएको छ आँखा देखेर र कान सुनेर कसैका टुक्का सुनेर कसैका उखान सुनेर प्रभावित हुन्छौँ हामी राष्ट्रिय गान सुनेर हजुर कसैका टुक्का सुनेर कसैका उखान सुनेर प्रभावित हुन्छौँ हामी राष्ट्रिय गान सुनेर चाल्सा पाँच अछाम हाल नुवाकोटमा बस्दै आउनुभएका गजलकार भरत रोदन साउदको यो गजल भाषणपछि तपाईँलाई फेरि पनि स्वागत छ भरत रोदन साउद अछामका गजलकार हुनुहुन्छ र लामो समयदेखि नेपाली गजलमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ उहाँका धेरै साहित्यिक सिर्जनाहरू हामीले सुनेका छौँ पढेका पनि छौँ र उहाँको यो गजल पनि उषा किरणभित्र मैले भेटाएँ र साभार गरेर वाचन गरेँ अछामको पहिलो गजल पत्रिका उषा किरणको छैठो अङ्कबाट मैले केही गजल साभार गरेर वाचन गरिरहेको छु यो क्रममा म अर्को गजल वाचन गर्छु अछामकै गजलकार हुनुहुन्छ तपेन्द्र घोडासैनी हाल काठमाडौँमा बस्दै आउनु भएको छ वाचन गर्छु गजल बिम्बमा तपेन्द्र घोडासैनीको गजल नआउन धेरै सहेली लिएर नआउन धेरै सहेली लिएर हजारी र बेली चमेली लिएर नआउन धेरै सहेली लिएर कतै दूर एकान्तमा जाउँ लाग्छ कतै दूर एकान्तमा जाउँ लाग्छ तिमी मात्र केवल अकेली लिएर नआउन धेरै सहेली लिएर सम्हाल्ला र कसले यहाँ मन छ कच्चा सम्हाल्ला र कसले यहाँ मन छ कच्चा नाउ भिजेका परेली लिएर नाउन धेरै सहेली लिएर हुनेछन् बचेराहरू भोक भोकै हुनेछन् बचेराहरू भोक बकै नखेल्नु कसैले गुलेली लिएर नआउन धेरै सहेले लिएर उनी मौनतामा बसिन् आँगनीमा उनी मौनतामा बसिन् आँगनीमा सजाए लाग्यो जुनेली लिएर नआउन धेरै सहेले लिएर हजारी र बेली चमेली लिएर घोडासैन अछामका गजलकार जो काठमाडौँमा बस्दै आउनु भएको छ तपेन्द्र घोडासैनीको यो गजल भाषण गरेँ उषा किरणमा निकै मिठा मिठा गजल छन् जोस् छनौट गरेर केही गजलकारका गजलहरू समायोजन भएका छन् र उषा किरणबाट साभार गरेर आजको यो व्यवसायलाई अगाडि बढाइरहेका छौँ गजल वाचन गरिरहेको छु कार्यक्रम गजल बिम्बको यर्को बसाईमा साथमा नेपाली साङ्गीतिक गजल पनि तपाईँका लागि राखिरहेको छु यो क्रममा म पोखराका गजलकार किसानको गजल वाचन गर्छु गजल बिम्बमा दुखी रहेछ यो घाउ मुटुभित्रको दुखी रहेछ यो घाउ मुटुभित्रको कहाँ जाउँ कसलाई बताउँ मुटुभित्रको दुखी रहेछ यो घाउ मुटुभित्रको हिजो आफैले ल्याएर टाँसिदिएकी हो हिजो आफैले ल्याएर टाँसिदिएकी हो आज भन्छे तस्बिर हटाऊ मुटुभित्रको रहेछ यो घाउ मुटुभित्रको अधरले डसैका डामहरू भेटिन्छन् अधरले डसैका डामहरू भेटिन्छन् भन मैले कसरी देखाउँ मुटुभित्रको दुखी रहेछ यो घाउ मुटुभित्रको तिम्रा यादहरू म सक्दिनँ मेटाउन तिम्रा यादहरू म सक्दिनँ मेटाउन सक्छौ भने झिकी लैजाऊ मुटुभित्रको रहेछ यो घाउ मुटुभित्रको कहाँ जाउँ कसलाई बताउँ मुटुभित्रको हजुर पोखराका गजलकार किसानको यो गजल वाचन गरेँ किसानजी पनि निकै मिठा मिठा गजल लेख्नुहुन्छ उहाँका केही गजल मैले कार्यक्रम गजल बिम्बमा अगाडि पनि वाचन गरिसकेको छु यति बेला म बालिका अभिलाषी सुवेदीको गजल वाचन गर्छु तनौकी स्रष्टा हुनुहुन्छ गजल वाचन गर्छु बालिका अभिलाषी सुवेदीको गजल फेर्न पाकी छैनन् चोली एक सरा पनि फेर्न पाकी छैनन् चोली एक्सरा पनि चुइने भएछ भएको त्यही टहरा पनि फेर्न पाकी छैनन् चोली एक्सरा पनि मेरी आमाले मलाई शिक्षित बनाइन् मेरी आमाले मलाई शिक्षित बनाइन् जसले जानेकी छैनन् कखरा पनि फेर्न पाकी छैनन् चोली एक्सरा पनि त्यसैले गरिब बढेको हो यो देशमा त्यसैले गरिब बढेको हो यो देशमा युवा विदेशी र बाजिए गरा पनि फेर्न पाकी छैनन् चोली एकसरा पनि तिमीले हौसला बढाइदिए मात्रै पुग्छ तिमीले हौसला बढाइदिए मात्रै पुग्छ संसार बदल्न सक्छ पिञ्जडाको चरा पनि फेर्न पाकी छैनन् चोली एकसरा पनि चढ्नु छ सगरमाथा अब यो जीवनमा चढ्नु छ सगरमाथा अब यो जीवनमा छ आनन्द छ र मल्नु छ खतरा पनि फेर्न पाकी छैनन् चोली एकसरा पनि चुइने भइछ गएको त्यही टहरा पनि तनौका श्रेष्ठा बालिका विलासी सुवेदीको गजल वाचन गरिन् यो क्रममा म अर्को गजल वाचन गर्छु त्यसपछि एउटा साङ्गीतिक गजल राख्नेछु अन्जान यात्रीको गजल वाचन गर्छु सिङ्गौडी तिन दैलेखका गजलकार हुनुहुन्छ दैलेखमा पनि धेरै गजलकार मैले भेट्टाएको छु धेरै गजलकारका गजल वाचन गरिरहेको छु दैलेखको यो पछिल्लो गजलको माहौल पनि निकै तातिएको छ गजल बिम्बमा वाचन गर्छु गजलकार अन्जान यात्रीको गजल मेरो पहिचान र अस्तित्व यसरी मेटिएको छ मेरो पहिचान र अस्तित्व यसरी मेटिएको छ जसरी देशको सिमाना र किल्ला मिचिएको छ मेरो पहिचान र अस्तित्व यसरी मेटिएको छ मैले चाहेर पनि केही गर्न नसक्ने भएछु मैले चाहेर पनि केही गर्न नसक्ने भएछु आज मेरो आँखामा टिस्टा काँगडा सजिएको छ मेरो पहिचान र अस्तित्व यसरी मेटिएको छ मान्छेले सम्झौता यसरी गरेको हुनुपर्छ होला मान्छेले सम्झौता यसरी गरेको हुनुपर्छ होला उसलाई प्राण त्यागेर पनि भेट्न भनिएको छ मेरो पहिचान र अस्तित्व यसरी मेटिएको छ ए नेता मलाई अलिकति चामल पठाइदे ए नेता मलाई अलिकति चामल पठाइदे तेरो छोरो उपचार विदेश लगिएको छ मेरो पहिचान र अस्तित्व यसरी मेटिएको छ जसरी देशको सिमाना र किल्ला मेचिएको छ अन्जानी यात्रीको गजल वाचन गरेँ सिगौडी तिन दैलेका गजलकारको केही गजल वाचन गरिसकेपछि यति बेला मैले साङ्गीतिक गजल राख्नुपर्छ यो सहर उसले छोडेर गयो मन बुझाउँ कसको अगाडि सपना सिरीको आवाजमा सजिएको यो साङ्गीतिक गजल यो क्रममा यो वाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा करने कार्यक्रम गजल गजल गजल जति भए पनि नाजुक पत्थरहरू जति भए पनि नाजुक पत्थरहरू बन्दैनन् काँचका अनुकूल पत्थरहरू जति भए पनि नाजुक पत्थरहरू फलाम घोटेर धार दिन सक्छन् फलाम घोटेर धार दिन सक्छन् फुल्लाइ गर्दैनन् महसुस पत्थरहरू जति भए पनि नाजुक पत्थरहरू दिल साँटेर कहाँ बाँच्न चाहन्छन् र दिल साँटेर कहाँ बाँच्न चाहन्छन् र हुँदैनन् पग्लन मन्जुर पत्थरहरू जति भए पनि नाजुक पत्थरहरू बडो मेहनतले मान्छे बनाए पनि बडो मेहनतले मान्छे बनाए पनि सधैँ रहिरहन्छन् चुप पत्थरहरू जति भए पनि नाजुक पत्थरहरू बन्दैनन् काँचका अनुकूल पत्थरहरू हजुर जति भए पनि नाजुक पत्थरहरू बन्दैनन् काँचका अनुकूल पत्थरहरू कैलाली हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार एमपी केयरलेसको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ एमपी केयरलेस पनि लामो समयदेखि नेपाली गजलमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ उहाँका गजलहरू अगाडिका बसेमा पनि मैले कार्यक्रममा वाचन गर्दै आएको छु मैले आज अछामको पहिलो गजल पत्रिका उषा किरणको छैटौँ अङ्कबाट केही गजल साभार गरेर वाचन गरिरहेको छु यति बेला गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब काठमाडौँमा radio Bagmati FM hundred seven point four megahertz बाँकीको नेपालगञ्जमा Bageshwari FM ninety four point six megahertz बाँकीको नेपालगञ्जमा radio Bheri Awaaz ninety five point six megahertz लम्की कैलालीमा हाम्रो Malika FM ninety nine megahertz टिकापुर कैलालीमा काइडसी FM ninety one point eight megahertz त्यसै गरी मसुरिया कैलालीमा Sunaule FM hundred five point six megahertz अछामको मगलसेनमा रहेको सोसाइटी एफएम एट्टी नाइन मेघाजको रेडियो तरङ्गबाट एकैसाथ सुनिरहनु भएको छ त्यसै गरी यो कार्यक्रम काठमाडौँका दुईवटा अनलाइन रेडियो अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ र यो कार्यक्रम यति बेलै सुन्न पाउनु भएको छैन भने चिसापानी ब्लक मार्फत डाउनलोड गरेर तपाईँले सुन्दै आउनु भएको छ आज निकै मिठा मिठा गजल उषा किरणबाट आभार गरेर वाचन गरिरहेको छु यो क्रममा म अर्को गजल वाचन गर्छु गजल वाचन गर्ने क्रममा धादिङकी श्रेष्ठा निर्मला स्नेहीको गजल वाचन गर्छु गिलासमा पनि बोतलमा पनि गिलासमा पनि बोतलमा पनि तिम्रै खाँचो दिलको महलमा पनि गिलासमा पनि बोतलमा पनि म लेखिरहन्छु सधैँ मेरो देश म लेखिरहन्छु सधैँ मेरो देश कवितामा पनि गजलमा पनि गिलासमा पनि बोतलमा पनि गुलाबको जस्तै नियत भेटिन्छ गुलाबको जस्तै नियत भेटिन्छ अचेल हिलोको कमलमा पनि गिलासमा पनि बोतलमा पनि सबथोक किन्न सकिँदैन मित्र सबथोक किन्न सकिँदैन मित्र पैसा छ भन्दैमा पसलमा पनि गिलासमा पनि बोतलमा पनि तिम्रो खाँचो दिलको महलमा पनि thank you हजुर गिलासमा पनि बोतलमा पनि तिम्रो खाँचो दिलको महलमा पनि धादिङकी स्रष्टा निर्मला स्नेहीको गजल वाचन गरेँ यो क्रममा म समर प्रकाशको गजल वाचन गर्छु रूपन्देहीका स्रष्टा हुनुहुन्छ वाचन गर्छु समर प्रकाशको गजल चेहरामा नकाब छ नजिक नआऊ मेरो चेहरामा नकाब छ नजिक नआऊ मेरो तिमीलाई सुझाव छ नजिक नआऊ मेरो चेहरामा नकाब छ नजिक नआऊ मेरो जे पनि हुनसक्छ यहाँ पिएको छु आज मैले जे पनि हुनसक्छ यहाँ पिएको छु आज मैले नियत पनि खराब छ नजिक नआऊ मेरो चेहरामा नकाब छ नजिक नआऊ मेरो खुसी भई तिमीलाई दिन सक्ने अब खुसी भई तिमीलाई दिन सक्ने अब बस यही अभाव छ नजिक नआऊ मेरो चेहरामा नकाब छ नजिक नआऊ मेरो टाढैबाट देखाऊ के छ अरू तिम्रो हातमा टाढैबाट देखाऊ के छ अरू तिम्रो हातमा जबसम्म गुलाब छ नजिक नआऊ मेरो चेहरामा नकाब छ नजिक नहौ मेरो तिमीलाई सुझाव छ नजिक नहौ मेरो समर प्रकाशको गजल वाचन गरे रूपन्देहीका स्रष्टा हुनुहुन्छ गजल बिम्ब सुनिरहनु भएको छ र गजल बिम्बको यो हामी बसाइमा छौँ आज उषा किरणबाट केही गजल साभार गरेर वाचन गरिरहेको छु यो क्रममा म अटल उपेन्द्रको गजल वाचन गर्छु रानी बन अछामका गजलकार हुनुहुन्छ हाल कैलालीमा बसिरहनु भएको छ वाचन गर्छु अटल उपेन्द्रको गजल आउँदा आँधी जस्तो होरी जस्तो आउँदा आँधी जस्तो होरी जस्तो बन्न सिक तिमी औषधि जस्तो आउँदा आँधी जस्तो होरी जस्तो तिम्रो अडानमा परिवर्तन नहुँदा तिम्रो अडानमा परिवर्तन नहुँदा म पनि भएको छु यार तिमी जस्तो आउँदा आँधी जस्तो हुरी जस्तो मेरा आँखामा आँसु कति बग्छ कति मेरा आँखामा आँसु कति बग्छ कति बक्स नदीमा बगिरहने पानी जस्तो आउँदा आँधी जस्तो हुरी जस्तो आज तिमी यसरी सजिएकी छौ हेर आज तिमी यसरी सजिएकी छौ हेर मण्डपमा सजिएकी दुलही जस्तो आउँदा आँधी जस्तो हुरी जस्तो बन्न सिक तिमी औषधि जस्तो हजुर अटल उपेन्द्रको गजल वाचन गरे रानीवन अछामका गजलकार हुनुहुन्छ हाल कैलालीमा बस्ती आउनु भएको छ अब कार्यक्रमको एकदम उत्तरार्धमा छौँ एउटा गजल मात्रै वाचन गर्छौँ एउटा गजल वाचन गर्ने क्रममा म गणेश भट्ट अणुको गजल वाचन गर्छु तान्द्राङ साथ गोर्खाका गजलकार हुनुहुन्छ हाल काठमाडौँमा बस्दै आउनु भएको छ गजल वाचन गर्छु गणेश भट्ट अणुको गजल केही दिन र महिनाको मान्छे हुनु असम्भव छ केही दिन र महिनाको मान्छे हुनु असम्भव छ उस्तै अजम्बरी चिनाको मान्छे हुनु असम्भव छ केही दिन र महिनाको मान्छे हुनु असम्भव छ आखिर शेर्पा जस्ता निस्किए बुद्धका छोरा बुहारी आखिर शेर्पा जस्ता निस्किए बुद्धका छोरा बुहारी अब नाति नातिनीको मान्छे हुनु असम्भव छ केही दिन र महिनाको मान्छे हुनु असम्भव छ तिमी सुनाउँछौ युद्धका सिपाहीहरू डर्दैनन् तिमी सुनाउँछौ युद्धका सिपाहीहरू डर्दैनन् तर भाइ मुटु बिनाको मान्छे हुनु असम्भव छ केही दिन र महिनाको मान्छे हुनु असम्भव छ अणु उपस्थित मेफिलमै उनले यसो सुनाइन् अणु उपस्थित मेफिलमै उनले यसो सुनाइन् म कोही झिना मसिनाको मान्छे हुनु असम्भव छ केही दिन र महिनाको मान्छे हुनु असम्भव छ उस्तै अजम्बरी चिनाको मान्छे हुनु असम्भव छ तान्द्राङ गोर्खा हाल काठमाडौँमा बस्दै आउनुभएका गजलकार गणेश भट्ट अणुको गजल वाचन गरिन् अब चाहिँ छुट्टिएर जानुपर्छ कार्यक्रमको एकदम उत्तरार्धमा छौँ आज अछामको पहिलो गजल पत्रिका उषा किरणको छैटौँ अङ्कबाट मैले केही गजल साभार गरेर वाचन गरेँ यो बसाइ तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिनुहोला सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा radio Bagmati FM hundred seven point four megahertz बाँकीको नेपालगञ्जमा radio Bageshwari FM ninety four point six megahertz बाँकेकी नेपालगञ्जमा radio Bheri Awaaz ninety five point six megahertz लम्की कैलालीमा हाम्रो Malika FM ninety nine megahertz टिकापुर कैलालीमा काइट FM ninety one point eight megahertz त्यसै गरी कैलालीको स्थित Sunaulo FM hundred five point six megahertz Mangalsen अछाममा radio society FM eighty nine megahertz काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ त्यसै गरी चिसापानी ब्लक मार्फत पनि हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ र यो कार्यक्रममा तपाईँ गजल पठाउन चाहनुहुन्छ भने गजल पठाउने हाम्रो ठेगाना हाम्रो इमेल ठेगाना हो G A J L B I M B I at Gmail dot com गजल बिम्ब एट जिमेल डट कम र गजल बिम्ब भनेर फेसबुकमा सर्च गर्नु भएपछि भेटाउन पनि सक्नुहुन्छ गजल बिम्बको आफ्नै फेसबुक पेज पनि छ फेसबुक आइडी पनि छ र उक्त पेज फेसबुक आइडी अनि इमेल ठेगानामा तपाईँका गजलहरू पठाउन सक्नुहुन्छ र साथमा तपाईँका सल्लाह सुझाव प्रतिक्रियाहरू पोस्ट गरिदिनु होला तपाईँका सल्लाह सुझाव प्रतिक्रियाको हामी मनन गर्नेछौँ तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनुसार नै कार्यक्रम गजल बिम्बको यो आगामी दिनको बसाइ अगाडि बढ्नेछ यदिन्जेल कार्यक्रम गजल बिम्बको यो बसाइ सुनिदिनुभयो त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद उत्पादन सहयोगी अञ्जनराज ठकुरीलाई पनि धेरै धेरै धन्यवाद दिँदै गजल बिम्बको अर्को बसाइमा भेट्ने बाजाका साथ भोलि के कस्तो पो होला थाहा छैन होला नहोला यो चोला थाहा छैन अन्त्यमा दिनेश गौतमको आवाजमा सजिएको यो साङ्गीतिक गजल राख्दै यो बसाइबाट म कार्यक्रम सञ्चालक रोहित साई अनुरागी बिधाउँछु हुन्छु हस् त नमस्कार भोलि के कस्तो पो होला थाहा छैन भोलि के कस्तो पो होला थाहा छैन छ रहर बोकी उर्लिन्छ छ छ छाया मेरो खुसीमा रमाउँदैछ छ